दिनुहोस् त छोरालाई फोन हेलो हेलो बाबु अनि तिमीलाई बाबाको याद आउँदैन तिमी स्कुल पढ्न गइछौ कतिमा पढ्छौ शिशुमा पढ्छौ कति वर्षको भयो नाम के हो नाम के हो तिम्रो के सब अनि तिमी अहिले दुःख पाइछौ के भन्न चाहन्छौ भन बाबालाई अर्को टिपेर गए पनि कसले अनि बाबालाई मलाई खर्च पठाइदिनुहोस् म धेरै पढ्नु पर्छ भन न त हजुर ल ठुली भए हरेस नखाए तिम्रो बाबालाई पैसा पठाइदिनुहोस् बुवा भन न त किन त्यही भएर बुवाको नाम लिन पनि मन पर्दैन है के रे ए तिमी ठुलो भएर दुःख दिन्छौ बुवालाई मम्मीलाई फोन देऊ अब अब अरू कुराहरू गर्दै जानुहोस् अरू कुरा त गोरेले भने कि मम्मी मलाई हामीलाई यस्तो गर्छन् उस्तो गर्छन् हामी के गर्ने हो हामीले के खाने हो भनेर कति नानीले पनि सिकाउँछ अरूले अब घरमा मासु ल्याए पनि अब अरूले मासु ल्याउँदा नानी तिताउँछ मेरो पनि मन मान्दैन कि मेरो पनि छोराले मैले चाहन्छु कि मेरो पनि छोराले एक दुई सरको मासु खाओस् भनेर मैले कति कोसिस गरेँ तर मैले तिरेर खुवाउन पनि आजसम्म मैले सकेको छैन अनि के तपाईँलाई केही आर्थिक सहयोग हुने हो भने त तपाईँ माइतसम्म पुग्न सक्नुहुन्थ्यो होला केही रोजगारीमा लाग्न सक्नुहुन्थ्यो होला अहिले चाहिँ एकदमै त्यहाँ गाउँघरमा दुःख मजदुरी गरिरहनु भएको छ होइन तपाईँलाई अलिकति आर्थिक सहयोगको खाँचो छ है मैले त्यसलाई कहिले पनि जिन्दगीमा हेर्दिनँ भनेर भनेको पनि छ त्यसले मलाई धम्काएको हो त्योभन्दा बढ्दा राम्रो दुइटा केटी धेरै सामुने ल्याएर सुताउँछु भनेर पनि मलाई धम्की दिएको हो अब त बेलाबेला पनि त्यस्तो आशाले के भन्यो भने अब मैले चाहिँ त्यसलाई अब तँ पनि तेरो कमाइ पनि छैन तँ पनि छैन तेरो मेरो तँलाई तँलाई के को जरुरत पर्यो र मेरो भनेर त्यो आशाले पनि उता धम्काएको रहेछ मलाई त अहिले खुद्दै फोन गरेर भन्नुभएको थियो अहिले नजिक भएको भए मैले त्यो रिचार्ज पनि तपाईँलाई सुनाइदिन्थेँ होला नजिक हुन सकिनँ अब पैसा नभएकोले मेरो मैले म खासै हिँडेर आउनु पनि सक्दिनँ आफ्नै घरको आफ्नै जेठानीले खो खोज्न गएर चाहिँ मलाई घर लिएर आएको थियो त्यो कहाँ गए थिएँ झन् मैले सही सही बताएँ त्यसलाई पनि बताउन गए थिएँ त्यो एउटा दिदी घर गएर आएको भनेर आफ्नै छोरालाई लिएर आएको थिएँ सुन्नु न तपाईँहरूको यो जुन वामी एकको बसेरी भन्ने गाउँमा होइन अलिकति केही विकृति चाहिँ फैलिएको पाएको छु मैले पहिला पनि एकजना तपाईँहरूको राणा समुदायका दाजुभाइ दिदीबहिनीहरू आउनु भएको थियो त्यहाँ पनि वैदेशिक रोजगारमा रहेका श्रीमानलाई घरकी सासूले दिदीबहिनीहरूले कुरा लगाएर घर निकालेको प्रयास समेत गरेका थिए हो किन भन्नुहोस् त सासूले रक्सी खाएको रहेछन् त्यो दिन त्यहाँ छोरालाई भनौँ कि मलाई लिएर यति पैसा मात्रै दियो अनि अनि यति पैसा मात्रै दिएछ छोरा यसलाई खोज गर भन्नुभयो त्यहाँ त त्यति भन्दाखेरि सासूले पनि मलाई त्यसको छोराले मलाई हात पिटेर मारपिट गरेर सोधेर त्यसपछि सोधखोज गरेर मैले मैले तिन चार दिनसम्म उठ्नु नसकेर म कस्तो भए थिएँ तर मलाई जेठानी दुईवटा जेठानीले स्याहारेर त्यस्तो गराएर त्यस्तो गरेँ हेर्नुहोस् है आजसम्मको मैले यो घरमा कति दुःख धानेर बसेँ त्यही तर मलाई जति त्यही गाछको बेहोराले हो यस्तो यस्तो मेरो घरबारीको नभए यस्तो घरबारी नै थिएन मेरो यो सासूको बेहोरै छैन सासूले मलाई कति हो कति ऊ त खास साथीहरू आउँदा पनि मलाई यस्तो भन्ने कि त्यसले भन्ने कि मलाई त्यसको नाता आइहालौँ कि त्यसको भेटेर सुतेर ल के अरे यही भन्ने अरूसित साथीसँगसित घाँसघाँस जाँदा नि कटाएर ल के अरे भन्ने त्यस्तो गर्ने लुच्ने हिर्काउने बाँसको लौरो लिएर तल्लो बसेरीसम्म मारिदिन्थ्यो भन्दै लखाट्ने त्यही भएर म बाध्यताले आफ्नो ज्यान बचाउनको लागि दिदीहरूको घरतिर गएर बस्थेँ अनि कि कतिपय सासू यस्ता हुन्छन् आफ्ना छोरीहरूले पनि त्यस्तै भोग्नु पर्ला भन्ने सोच्दैनन् कतिपय सासूहरूको व्यवहार किन यस्तो हुन्न आफ्नो छोरीलाई किन हेर्दैनन् ल भन्नुहोस् त तपाईँको माइतीहरूले कसैले सम्झिँदैन आमा बुवा दाजुभाइ कसैले सम्झिन्नन् अहिलेसम्म यति पाँच वर्षसम्म पनि होइन मलाई मैले पहिला गर्थेँ तर आजभोलि मसँग एउटा पनि नम्बर छैन डाली बसी न्याउली दार्जिलिङ कुन ठाउँमा हो तपाईँको माइत दार्जिलिङ मेरो फुवागढी वेस्ट बेङ्गाल मिरिकमा पर्छ फेरि भनिदिनुहोस् त दार्जिलिङ फुवागढी वेस्ट बेङ्गाल मिरिक बुवाको नाम के हो बुवाको नाम शान्त प्रधान शान्त प्रधान हो अनि उसको नाम सान्ताबाको नाम गङ्गा प्रसाद प्रधान हो अनि भाइको नाम बन्दन हो कान्छियाको नाम शिला प्रधान आमाको नाम कुमारी प्रधान दिदीको नाम सोनिया प्रधान त्यही त हामीले यो ठेगाना किन मागेका हौँ भने ओजेलका खबर भारतमा पनि सुन्नुहुन्छ यसरी दार्जिलिङकी चेली जो अलपत्र पर्नु भएको छ अहिले गुल्मीमा आएर त्यस कारणले गर्दाखेरि तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् मेरो मोबाइल नम्बर अन्ठानब्बे चार आठ फेरि भनिदिनुहोस् यही नम्बरमा सम्पर्क गराइदिनु हुन हामी आग्रह गर्दछौँ अन्तिममा तपाईँका भित्री पीडा वेदनाहरू व्यक्त गर्नुहोस् र बिदा हौँला मैले जति भन्नुपर्ने थियो भनिसकेँ अब मैले मलाई हजुरले सहयोग गरेकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन्छु हजुर जसले यहाँ रूप सहयोग गरेको थियो मैले पनि धन्यवाद दिन्छु जो अहिले हामीलाई सम्पर्क गराउने त रूपा राणा नै हो होइन त तपाईँको भतिजी होइन त उहाँले नै सम्पर्क गराइदिनु भएको तपाईँलाई सम्पर्क गराएर आफ्ना वेदनाहरू किनभने यो ओजेलका खबर त सुनिरहनु भएको छ तपाईँले हरेक व्यक्तिका कथा व्यथा पीडा वेदनाहरू व्यक्त गर्ने कार्यक्रम हो सुन्दै जानु होला हस् त है त हस् भयो श्रोता कि चेली विवाह गरेर पाँच वर्ष अघि जो गुल्मीको वामी टक्सर आउनुभयो जो अहिले आफ्ना श्रीमान गणेश राणाले आफ्नै भाउजू आशा राणालाई भगाएर भारतमा लगेर बसे गरिसकेपछि अहिले अलपत्र घर नघाट भइरहनु भएको छ र खाने खर्चो छैन त्यस्तै गरेर उहाँ अहिले गर्भवती हुनुहुन्छ सात महिनाको गर्भ भइसक्यो सुत्क्री हुने बेलामा उहाँले झन् कति गोता पाउनुहोला यसरी पीडित बने कि यी महिला र यस्तो सामाजिक विकृति त्यो पनि आमा सरह मानिने भाउजूलाई विवाह गर्ने यस्ता विकृतिहरू अन्यत्र नघटुन् भन्दै आजको जीवनको गोरेटो यही बितमार्न चाहन्छु माग्नु पूर्व पत्राचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना वा स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ अवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते Música